passar. नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको बिहान सात बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब स्थानीय समाचार विस्तारमा पूर्वी चितवनको रत्नगर दश जिरोनामा निर्माणधीन श्रीकृष्ण प्रणामी मन्दिरमा सञ्चालन भइरहेको श्रीमद भागवत महायज्ञबाट अहिलेसम्म पन्ध्र लाख रूपियाँ संकलन भएको छ श्रावण एक गतेदेखि शुरू भएको महायज्ञ श्री कृष्ण जन्म अष्टमीमा समापन गरिने मन्दिर संचालक समितिका अध्यक्ष तिलक राज शर्माले जानकारी दिनुभयो करिब पन्ध्र कट्ठा पाँचदुरमा फैलिएको सो मन्दिर दुई हजार त्रिसठी सालदेखि निर्माण शुरू गरिएको र अब दुई वर्षभित्रमा निर्माण कार्य सकिने अध्यक्ष शर्माले बताउनुभयो अहिलेसम्म एक करोड़ पचहत्तर लाख रूपियाँ खर्च भइसकेको र अझै थप एक करोड़ पचास लाख रूपियाँ लाग्ने सक्ने अनुमान गरिएको कुषाध्यक्ष दीपक चन्द्र शर्माले जानकारी दिनुभयो धार्मिक यज्ञ कथा वाचन सफल रूपमा गर्दै आएकोले तोकिएको समयमै मन्दिर निर्माण सम्पन्न हुने निर्माण समिति संयोजक ढुण्डी राज ढकालले बताउनुभयो मन्दिर निर्माणका लागि नेपालकै प्रथम महिला भागवत बाचिका विदुषी तारा घिमिरेद्वारा श्रीमद भागवत ज्ञान महायज्ञ सञ्चालन भइरहेको छ हिजो मन्दिर परिषदमा भएको कार्यक्रममा रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहजका कार्यकारी अध्यक्ष एवं अभियान टेलिभिजनका प्रबन्ध निर्देशक वेदप्रसाद आचार्य प्रमुख अतिथि रहनु भएको थियो भने समितिका अध्यक्ष तिलक राज शर्माको अध्यक्षता रहेको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले धार्मिक धरोहरले मानिसमा आध्यात्मको विकास गराई सत्कर्म र शान्तिको बाटोमा डोराउन सहयोग गर्ने बताउनुभयो कार्यक्रममा वीरगंज मारवाड़ी सेवा समितिका संघका पदाधिकारी स्थानीय संघ संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो श्री कृष्ण प्रणामी युवा परिषद बाइजुराज महिला समिति लगायतको सहयोगमा सञ्चालित कार्यक्रममा कथाकार रोहित राज जन्मोत्सव परेकाले शनिबार युवा परिषदका अध्यक्ष जगदेश शर्मा रामरी अधिकारी श्यामराज लगायतले शुभकामना व्यक्त गर्नु थियो रत्नगरमा रहेका अनाथ बाल बालिकाहरूलाई तेक्वान्दो सिकाउन शुरू गरिएको छ तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षक किरण श्रेष्ठले बालिकाहरूलाई निशुल्क रूपमा तेक्वान्दो सिकाउन शुरू गर्नु भएको हो विभिन्न सामाजिक कार्यमा अग्रसर बन्दै आउनुभएका श्रेष्ठले निशुल्क तेक्वान्दो सिकाउन लाग्नु भएको हो बालिकाहरूलाई शनिबार एक कार्यक्रमको आयोजना गरी तेक्वान्दो पोसाक वितरण गरिएको छ माउन्ट संघ हङकङका अध्यक्ष मास्टर गणेश बहादुर गुरूङले सहयोग गर्नु भएको पोसाग सोह्रजना बालिकाहरूलाई हस्तान्तरण गरिएको हो इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी निरीक्षक श्री कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विश्व पारा रजत पदक विजेता यादव कुमार चितुवन तेक्वान्डो संघका उपाध्यक्ष सुदीप गिरीको साध्यक्ष प्रदीप श्रेष्ठ संघ रत्नगरका कार्य समितिका सदस्य शिवलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो कार्यक्रम सहारा घरकी अध्यक्ष कुसुम तिवारीको अध्यक्षतामा भएको थियो बालिका शिक्षिकालाई गत साउन एक गतिबाट निशुल्क तेक्वान्दो सिकाउन थालिएको प्रशिक्षक श्रेष्ठले बताउनुभयो उहाँले खेल सिकाउँदा बालिकाहरू स्वच्छ र अनुशासित हुने भएकाले तेक्वान्दो सिकाउन थालिएको बताउनुभयो कृषि मन्त्री हरिप्रसाद पराजुलीले कृषिमा छुट्याइएको बजेट कार्यान्वयन भएमा किसानहरूलाई धेरै फाइदा पुग्ने दावी गर्नु भएको छ प्राजुली समाज नेपालले चितवनको देवघाटमा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वहाँले अबदेखि कृषि कर्जामा छ प्रतिशत भन्दा बढ़ी ब्याज तिर्नु नपर्ने बताउनुभयो मन्त्री प्राजुलीले बेरोजगारता खटाउन युवाहरूको पलायन रोक्न कृषिमा सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको बताउनुभयो वहाँले आर्थिक वर्ष दुई हजार वर्षको बजेटमा कृषि व्यवसाय गर्न वाणिज्य बैंकले लिने ब्याज छ प्रतिशत भन्दा बढ़ी हुन नदिने र त्यसमा चार प्रतिशत सरकारले अनुदान दिने व्यवस्था गरिएको बताउनुभयो त्यस्तै फरक प्रसंगमा कृषि मन्त्री पराजुलीले रिक्त रहेको जना सभासद मनोनयनको प्रक्रिया छिट्टै हुने दावी गर्नु भएको छ कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले सबै नेपाली बीच बन्धुत्वको विकास हुन जरूरी रहेको बताउँदै सबै नेपाली एउटै मालामा रहनुपर्ने धारणा व्यक्त गर्नुभयो भेलामा नेपाली कंग्रेसका नेता सुभाकर प्राचुरीले समयमा संविधान निर्माण गर्न सबै तर्फबाट सहयोग पुर्याउनु पर्ने बताउनुभयो भरतपुर दुईमा रहेको सर्वशक्ति बचत तथा ऋण सहकारी संस्थाको अभियानले स्थानीय बासिन्दामा स्वास्थ्य चेतना बढ़ेको पाइएको छ सर्वशक्ति र नेशनल सिटी हस्पिटलद्वारा आयोजना गरिएको पूर्ण शरीर परीक्षण होल बडी चेक अफ अभियानको समापन अवसरमा शनिबार त्यस्तो चेतना वृद्धि भएको दावी गरिएको हो उक्त सहकारीका सदस्यहरूमध्ये दुई सय त्रिपन्न जनाले गत जेठ पन्ध्रदेखि असारमा शान्तसम्म नेशनल सिटी अस्पताल नानगढमा होल बडी चेकअप गराएका थिए कार्यक्रममा बोल्दै सिटी हस्पिटलका अध्यक्ष डाक्टर निर्मल लामिसानेले सर्वशक्तिको अभियानपछि केही सरकारी र सहकारी र केही संस्थाहरू पनि त्यस विषयमा प्रस्ताव लिएर आएको बताउनुभयो सहकारी संस्थाका अध्यक्ष मित्रराज तिवारीले उक्त कार्यक्रमपछि सहकारीको सदस्य संख्या वात्ते बढ़ेको दावी गर्नुभयो अस्पतालका अध्यक्ष समेत रहेका डाक्टर लामिछानेले परीक्षणको क्रममा पच्चीस जनाको गर्भ ब्लाड ब्लाडर र मृगौलामा पत्थरी देखिएको जनामा थाइराइडको समस्या देखिएको धेरै मोटोपनको समस्या भेटिएको जानकारी दिनुभयो सोही कार्यक्रममा स्वास्थ्य परीक्षण बारे जानकारी दिँदै डाक्टर विनुमा श्रेष्ठले जाँच गरिएका एक जना महिला मध्ये एकजनामा तेस्रो चरणको डिम्बाशयको क्यान्सर पच्चीस जनामा पाठेकरको सामान्य समस्या देखिएको बताउनुभयो अस्पतालका संचालक उपेन्द्र रिचालले स्वागत गरेको उक्त कार्यक्रममा सहकारीका स्वास्थ्य जाँच संयोजक विष्णु पौडेलले कार्यक्रम कसरी बनियो र कस्तो रह्यो भन्ने बारेमा जानकारी गराउनु भएको थियो चितवनको भरतपुर दुईमा मुख्य कार्यालय रहेको सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मुख्य गरी वडा नम्बर दुई चारलाई आफ्नो कार्यक्षेत्र बनाएको छ नलप्रासीको नयाँ बेलहानी गाविसको अरूणखोला बसारमा डेंगूका बिरामी फेला परेका छन् फर्निचर उद्योगमा कार्यरत मजदुर बिरामी भई चितुन अस्पतालमा जाँच गराउँदा डेंगू फेला परेको हो जिल्लामा डेंगूका बिरामी भेटिएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालयले क्षेत्रमा सचेतना कार्यक्रम लैजाने भएको छ बढ़ी जोखिमपूर्ण नभए नयाँ बिरामी फेला परेको हुँदा सो क्षेत्रमा सरसफाई र लामखुट्टी नियन्त्रणका कार्यक्रममा लैसाने तयारी भइरहेको जनस्वास्थ्य प्रमुख मुकुन्द गौतमले बताउनुभयो गत वर्ष पनि गैँडाकोट मुकुन्दपुरमा डेंगूका बिरामी फेला परेका थिए चितवन र नलप्रासका विभिन्न पाँचवटा जेसेसहरूको संयुक्त आयोजनामा आजदेखि सत्र गतिसम्म विविध कार्यक्रमका साथ संयुक्त जेसेस सप्ताह मनाइने भएको छ Nanigadh Jaycees Gitanagar Jaycees Gainakot Jaycees Parsa Khaireni Jaycees र नानीगढ लेडी जेसेसको संयुक्त आयोजनामा हुन लागेको जेसेस सप्ताहको हिजो आज एक औपचारिक कार्यक्रमका बीच नारायणगढमा उद्घाटन गरिने मूल संयोजक नमराज भैयालले जानकारी दिनुभयो सप्ताहको वरिष्ठ अधिवक्ता एवं महिला अधिकार कर्मी सपना प्रधान मल्लले उद्घाटन गर्नुहुनेछ उद्घाटन समारोहमा चितवनमा सामाजिक कार्यमा उदाहरणीय बन्न सफल तीनजना महिला प्राध्यापक गायत्री श्रेष्ठ अधिवक्ता फूलमाया राणाबाट र सड़क बाल बालिका पुनर्स्थापना केन्द्र हाम्रो घरकी स्वयंसेविका गोमा सिग्देललाई सम्मान गरिने जनाइएको छ उद्घाटन समारोहको संयोजन नानगढ लेडी जेसिसले गर्नेछ सप्ताहव्यापी रूपमा दैनिक विभिन्न जेसिसको संयोजनमा कार्यक्रम हुने नानगढ जेसिसका अध्यक्ष मनोज राज श्रेष्ठले जानकारी दिनुभयो श्रावण बाह्र गते गीतानगर जेसेसको संयोजनमा गीतानगरमा बिहान एघार बजीबाट स्वास्थ्य शिविर श्रावण तेह्र गते नानगढ़ जेसेसको संयोजनमा देवघाटमा बिहान सात तीस बजे जेनसेस सामग्री वितरण श्रावण चौध गते गैँडाकोट जेसेसको संयोजनमा दिउँसो तीन बजे गैँडाकोटमा थिम सेमिनार आयोजना हुने नानगढ़ जेसेसका कार्यकारिणी उपाध्यक्ष बालकृष्ण कणेलले जानकारी दिनुभयो त्यस्तै श्रावण पन्ध्र गते नानगढ़ जेसेसको संयोजनमा मल्टी च्याप्टर ट्रेनिङ श्रावण सोह्र गते पर्सा खैरेनी जेसुसको संयोजनमा स्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिनेछ श्रावण सत्र गते नारायणगढ़ जेसको संयोजनमा समापन समारोह र छात्रवृत्ति वितरण कार्यक्रम राखिएको छ गरीब तथा जेहिन्दा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिने जनाइएको छ समापन समारोहमा पूर्व ऊर्जा मन्त्री एवं नेकपा एमालेका सचिव गोकर्ण विष्टलाई प्रमुख अतिथिका रूपमा निम्ताइएको नानगढ जेसिसका कोषाध्यक्ष एवं कार्यक्रममा सप्ताहका मूल संयोजक नवराज भुइयालले जानकारी दिनुभयो अब पालो अर्पण जनावासको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 real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप Narayangadh phone zero five six five seven one zero nine one five seven one zero nine one